वर्ष तिमीलाई म बेहुले बनाउँथे यही वर्ष पर्ख दुःखमा पर्या छु केही वर्ष तिमीलाई म बेहुले बनाउँथे केही वर्ष पर्खा दुःखमा पर्या छु सपनाको संसार धेरै नै रमाइलो छ तर म यथार्थमा जिउने गर्या छु सपनाको संसार धेरै नै रमाइलो छ तर म यथार्थमा जिउने गर्या छु तर म यथार्थमा जिउने गर्या छु केही वर्ष तिमीलाई आफ्नो बनाउँथे केही वर्ष पर्खा दुःखमा पर्या छु केही वर्ष तिमीलाई आफ्नो बनाउँथे केही वर्ष पर्खा दुःखमा पर्या छु सिवा अर्को संसार पनि छ म त्यही संसार हेरी अघि बढा छु मायाको सिवा अर्को संसार पनि छ म त्यही संसार हेरी अघि बढा छु म त्यही संसार हेरी अघि बढा छु केही वर्ष तिम्रो म रङ्गाउँथे केही वर्ष पर्खा दुःखमा पर्या छु केही वर्ष तिम्रो म सिउँदो रङ्गाउँथे केही वर्ष पर्खा दुःखमा पर्या छु केही वर्ष तिमीलाई म बेहुले बनाउँथे केही वर्ष पर्खा दुःखमा पर्या छु